फुलेको फुल आज मेरै भएन अति धेरै माया गर्थे उनले बुझिनन् मैले रोजेको फुल आज मेरै भएन अति धेरै माया गर्थे उनले बुझिनन् सजाको फुल ओइलिएर झऱ्यो चोखो माया दिएकै थिए किन धोका दे हाँसी सँगै बस्थ्यौँ सँगै हिँड्ने नक्सा कोर्दै हाँसी हाँसी सँगै बस्थ्यौँ सँगै हिँड्ने नक्सा कोर्दै खुसी जति लागेछौ नि way 风吹。